सम्बन्धी प्रतिवेदन दुई हजार एकहत्तरमाथि छलफल सकिएपछि राजनीतिक संवाद समितिमा पठाइने जनाइएको छ संविधान सभाको बैठक आज बिहान एघार बजे बस्ने संसद सचिवालयले जनाएको छ संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति अन्तर्गतको उपसमितिको बैठक आज बस्दैछ असहमति भएका विषयलाई सहमतिमा ल्याउने प्रयास स्वरूप गोकर्ण विष्ट नेतृत्वको उपसमितिको बैठकले असहमतिका विषयको निर्क्योल गरेर सहमतिको प्रयास गर्ने बताइएको छ अब केही बेरमा बस्ने बैठकमा यसअघिको छलफललाई आधार बनाएर असहमति भएका विषयमा छलफल हुने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताउनु भएको छ हिजो राजनीतिक सम्वाद समितिले पनि विवादित विषयमा छलफल गरेको थियो उपसमितिले गरेको छलफलका आधारमा राजनीतिक सम्वाद समितिले थप छलफल गर्ने बुझिएको छ प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य परीक्षण आज गरिने भएको छ उपचारका लागि तीन गते राति अमेरिका जानुभएका कोइरालाको अमेरिकाको म्यानहाट स्थित मेमोरियल सोलन केटरिङ क्यान्सर सेन्टरमा उपचार हुनेछ कोइरालाको फोक्सोमा देखिएको दागका विषयमा परीक्षण हुने उहाँको निजी सचिवालयले जनाएको छ प्रधानमन्त्री कोइरालाको स्वास्थ्य जाँचका क्रममा फोक्सोमा दाग देखिएपछि चिकित्सकको टोलीले काठमाडौँ बाहिरको अस्पतालमा उपचारका लागि सिफारिस गरेको थियो प्रधानमन्त्री कोइरालाका साथ उहाँका निजी चिकित्सक प्राध्यापक डाक्टर करवीरनाथ योगी नातिदार मृदुला कोइराला र अतुल कोइराला कर्णेल प्रकाश देउजा सहभागी हुनुहुन्छ केही वर्ष अघि कोइरालाको जिब्रोमा क्यान्सरको उपचार पनि त्यसै अस्पताल सालमा गरिएको थियो प्रेरणाका अनुज देशमै सातौं असार चितवनको भरतपुरमा रहेको प्रेरणा उच्च माविले दुई हजार सत्तरी सालको एसएलसी परीक्षामा आफ्ना विद्यार्थी अनुज लामिछाने देशमै सातौँ स्थानमा पर्न सफल भएको दावी गरेको छ बयानब्बे दशमलव सात पाँच प्रतिशत अङ्क ल्याएका अनुज लामिछाने चितवन जिल्ला प्रथम तथा देशमै सातौँ रहेको दावी विद्यालयले गरेको छ आज विद्यालयमा आयोजित पत्रकार सम्मेलन तथा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रममा विद्यालयका प्राचार्य तेज प्रसाद चुँडालले अनुजले देशमै सातौं स्थान हासिल गरेको तथा अर्का विद्यार्थी पवन अर्यालले बयानब्बे दशमलव दुई पाँच प्रतिशत अङ्क ल्याई देशमै एघारौं स्थानमा पर्न सफल भएको दावी गर्नुभएको छ सो अवसरमा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने विद्यार्थी तथा सफल सबै विद्यार्थीलाई विद्यालयले सम्मान गरेको छ विद्यालयका प्राचार्य तेज प्रसाद चुँडाल प्लस तर्फका व्यवस्थापन समितिका अध्यक्ष एम प्रसाद शर्मा पत्रकार महासङ्घ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल सहायक प्राचार्य मोहन सिंह लामा लगायतले विद्यार्थीहरूलाई खादा तथा अभि लगाएर सम्मान गर्नुभएको हो सो अवसरमा उत्कृष्ट अङ्क ल्याई क्रमशः देशमै सातौँ स्थान ल्याउन सफल अरूज र एघारौँ स्थानका पवनले कुनै पनि विद्यार्थी सफल हुन विद्यार्थी शिक्षक र अभिभावकको त्रिकोणात्मक सम्बन्ध निकै राम्रो हुनुपर्ने बताएका थिए विद्यालयमा अनुशासनको वातावरण निकै राम्रो भएको र आफूहरूले पनि घरमा निकै मेहनत गरेकाले उत्कृष्ट अङ्क ल्याउन सफल भएको उनीहरूले बताएका छन् कार्यक्रममा विद्यालयका प्राचार्य चुडालले सरकारी नीति अझै प्रभावकारी नहुँदा निजी विद्यालय सञ्चालनमा समस्या भएको बताउनु भएको छ टेस्ट परीक्षा खारेज गरेकै कारण विद्यार्थीहरू अल्छी बनेको उल्लेख गर्दै एसएलसी भन्दा अगाडि हुने परीक्षा कडाईका साथ हुनुपर्नेमा उहाँले जोड दिनुभएको थियो सो अवसरमा पत्रकार महासङ्घ चितवनका सभापति हरिप्रसाद पोखरेलले विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा बधाई ज्ञापन गर्दै आगामी दिनमा नतिजा अझ उत्कृष्ट ल्याउने वातावरण बनाइराख्न विद्यालयलाई आग्रह गर्नुभएको छ कार्यक्रम विद्यालयका सहायक प्राचार्य मोहन सिंह लामाको अध्यक्षतामा सम्पन्न भएको हो Oh यस वर्षको मनसुन संहारमै आइपुगेको मौसमविदले बताएका छन् देशभरको मौसम बदली भएको र शुक्रबार वा शनिबार मनसुन प्रवेश हुने संकेत देखिएको मौसमविद वरूण पौडेलले बताउनु भएको छ बङ्गालको खाडीबाट आउने वायुको प्रभाव बलियो र स्थायी प्रकृतिको भएपछि तथा पश्चिमी वायु कमजोर बनेपछि मात्रै औपचारिक रूपमा मनसुन भित्रिएको घोषणा गरिन्छ सामान्यतया जुन दसको आसपासमा मनसुन सुरु हुने भए पनि यस वर्ष ढिलाइ भएको छ नेपाल लगायत दक्षिण एसियाको विभिन्न स्थानमा देखा पर्ने मनसुनको उत्पत्ति हिन्द महासागरमा हुने गर्दछ त्यहाँबाट बङ्गालको खाडी हुँदै दक्षिण पूर्वी दिशाबाट मनसुन नेपालको पूर्वी फेगमा प्रवेश गर्दछ गैराती काठमाडौँसहित देशका धेरै ठाउँमा पानी परेको छ आज पनि पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ रातो मच्छेन्द्रनाथलाई नाथको रथलाई आज जाउला खेल लगिँदैछ रथलाई जाउला खेल लानुभन्दा एक दिन पहिले दोस्रो पटक नरिवल खसाल्ने परम्परा छ सोही अनुसार हिजो साँझ नै नरिवल खसालिएको थियो भने पहिलो पटक गत वैशाख अठाइस गते नरिवल खसालिएको थियो गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख हरिप्रसाद सुवेदीका अनुसार आज नै रातो मच्छेन्द्रनाथको रथलाई थती टोलबाट जाउला खेल पुर्याइएपछि असार आठ गते भोटो देखाउने गरिन्छ एकै दिनमा थर्टी टोल चौबाटोबाट रथ तानेर खेल पुर्याउन नसकेको अवस्थामा भने अर्को दिन रथ तान्ने र भोटो देखाउने समय पनि सर्ने गर्दछ वर्षा र सहकालको देवताका रूपमा मानिने रातो मचेन्द्रनाथको जात्रा यो वर्ष विधिपूर्वक गत वैशाख बिस गतेदेखि सुरु भएको हो मकवानपुरको हाँडीखोला गाविस वडा नम्बर चारको सीता माध्यमिक विद्यालयमा एकै पटक पैँसठीजना विद्यार्थी र चारजना शिक्षक बिरामी परेका छन् उनीहरूमा एक्कासी टाउको दुख्ने ज्वरो आउने समस्या देखिएको छ विद्यालयका धेरै विद्यार्थी र शिक्षक समेत एक्कासी बिरामी परेपछि हिजो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 जनहितका लागि जारी गरिएको हो विदेशका समाचार सुन्ने इस्लामिक विद्रोहीको गतिविधि रोक्न नसकेको भन्दै इराक सरकारले चारजना सैनिक अधिकृतलाई बर्खास्त गरेको छ सरकारले वक्तव्य जारी गर्दै देशप्रतिको कर्तव्य निर्वाह गर्न नसकेकाले उनीहरूलाई बर्खास्त गरिएको स्पष्ट पारेको छ सरकारले आफ्नो पदीय कर्तव्यको पालना गर्न नसकेको र सङ्घर्षबाट भागेको भन्दै अर्का एकजना वरिष्ठ सैन्य अधिकारीमाथि कोर्ट मार्सल गरिने पनि जनाएको छ सुन्ने मुस्लिम लडाकु सङ्गठन आइसिसले पहिलो सहर मोसुल नियन्त्रणमा लिँदा धेरै सैनिकले त्यसको प्रतिकार गर्नुको साथ भागेको भन्दै प्रधानमन्त्री नुरी अल मल्लिकी आक्रोशित बन्नु भएको हो विद्रोही समूह आइसिसले उत्तरी सहर मोसुल त्रिकिट र तल अफार पूर्ण रूपमा र राजधानीबाट साठी किलोमिटर पर पर्ने बकुवा सहरको अधिकांश भाग नियन्त्रणमा लिएको छ यसैबीच राष्ट्रिय एकताको पहलका लागि प्रधानमन्त्री मलिकी उहाँको सरकारका वरिष्ठ अधिकारी र सुन्नेता सुन्नी नेताहरूबीच छलफल पनि चलेको छ उनीहरूले इराकी नागरिकलाई साम्प्रदायिक असन्तुष्टि त्यागेर एक हुन आह्वान समेत गरेका छन् अन्तमा खेल समाचार विश्वकप क्रिकेटमा नेदरल्यान्डले लगातार दोस्रो जित हासिल गरेको छ चार वर्ष अघिको उपविजेता नेदरल्यान्डले गैरातीको दोस्रो खेलमा अस्ट्रेलियालाई तीन दुईले पाखा लगाएको हो जितसँगै छ अङ्क जोडेको नेदरल्यान्ड समूह सी अन्तर्गत विश्वकप फुटबलको नकआउट चरणमा पुग्ने पक्का भएको छ खेलमा नेदरल्यान्डले बिसौँ मिनटमा अर्जेन रोबिनको गोलबाट अग्रता लिएको थियो त्यसको एक मिनटमै अस्ट्रेलियाले गोल फर्काए पनि अन्तिममा पराजय भोग्नु पर्यो यस्तै आज बिहान भएको खेलमा चिलीले स्पेनलाई हराएको छ जेतसँगै चिली पनि नेदरल्याण्डसँगै चिली अन्तिम सोह्रमा पुग्नेछ यस्तै बिहान सकिएको अर्को खेलमा क्रोएसियाले क्यामरुनमाथि शानदार जित हासिल गरेको छ दस खेलाडीमा सीमित क्यामरुनले क्रोएसियासँग शून्यका विरुद्ध चार गोल खाएको छ हारसँगै क्यामरुन फिफा वर्ल्ड कपको पहिलो चरणबाटै बाहिरिएको छ यसैबीच आज राति र भोलि बिहान तीनवटा खेल हुँदैछ पहिलो खेलमा कोलम्बिया विरुद्ध आइभोरी कोस्ट दोस्रोमा उरुग्वे इङ्ल्यान्ड र अर्को खेलमा जापान र ग्रिस भिड्दैछन् बिहान दस बजेको अर्पण समाचारबाट हुनु अघि प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक संविधान सभाको बैठक आज पनि बस्दै संविधानमा शासकीय स्वरूपका विषयमा छलफल हुँदै स्वास्थ्य परीक्षणका लागि अमेरिका पुग्नुभएका प्रधानमन्त्री कोइरालाको आज उपचार हुने संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति अन्तर्गतको उपसमितिको बैठक बस्दै सुन्ने इस्लामिक विद्रोहीको गतिविधि रोक्न नसकेको भन्दै इराक सरकारद्वारा चारजना सैनिक अधिकृतलाई बर्खास्त र विश्वकप फुटबलमा नेदरल्यान्डको दोस्रो जित स्पेन र क्यामरुन बाहिरिए हवस् त बिहान दस बजेको अर्पण समाचार सकियो अनिता अर्याल विदा भएँ नमस्कार यस अर्पण समाचारको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर संस्कृति थल वन सृष्टिको पहाड बाघ भालु गैडा हात्ती पंक्षी मयूर सत्य तथ्य स्वतन्त्र निष्पक्ष समाचार मनोरञ्जनका लागि सुनो हजुर रेडियो अर्पण सुनो हजुर रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ट प्लस टू पछि MBBS BSc Ag BE nursing एट इटिआई गएको वर्ष दुई हजार सत्तरीमा बिएससी एजी बिईमा नब्बे प्रतिशत पास प्लेसमेन्ट एवं बिएससी नर्सिङ एमबिबिएसमा शत प्रतिशत प्लेसमेन्ट गराउन सफल उपत्यका बाहिरकै उत्कृष्ट एवं पुरानो संस्था इटिआईमा e दुई हजार सालको ब्रिज कोर्समा भर्ना खुल्यो एसएलसी दिएर बसेकाहरूलाई साइन्स नर्सिङ एचए कोर्सको अन्तिम समूहमा भर्ना दिइँदैछ बोइज गर्ल्स होस्टेलको पनि सुविधा छ सम्पर्क एभरेस्टस इन्स्टिच्युट इटिआई रिस्ट एकाडेमीसँग सहकार्य चौबिस कोटी मौला कालिका सँगै भरतपुर फोन नम्बर शून्य छप्पन्न पाँच एकतिस आठ सय नौ शाखाहरू टाढी चोक उद्योग वाणिज्य सङ्घ गेट अगाडि दियालो एग्रोभेटसँगै सँगै मोबाइल नम्बर